यात्रा रहेछ जिन्दगी यो कुन बेला रोकिन्छ जब पाइला ढुङ्गामा ठोकिन्छ साउनाको महिना मध्यरातमा घटना घट्यो भनी साथी छैन लगभग त्यस्तै दुई बजे साउनाको साका रामचे मङ्खा टेकानपुरलाई पार्यो आला पार्का मङ्खा पुरलाई पारवाला पारा हे बरा यस्तो पीडा नहोस् कसैलाई पिताको दुखद घटना सुनेर आँखाभरि भयो मन जलेर भयो घाउ न आफन्त न छ कोही अब रुँदै कता जाउँ न आफन्त न छ कोही अब कता जाउँ यस्तो पीडा नहोस् कसैलाई सपना थिए होला अधुरो नै रह्यो कोही बालबच्चा कोही विद्यार्थी कोही बुढा पाका अझै पनि दुनियाँको रसाउँदैछन् अझै पनि दुनियाँको रसाउँदैछन् नहोस् कसैलाई ए यो जीवन धुरो धुरो गइरहेको छ मन भेटिँदैन सँगै सँगै जाउँ भने नि बाटो भेटिँदैन यस्तो पीडा नहोस् कसैले सुनियो दोलखा जिल्ला जिरीमा आठघाइते भो चारको ज्याना गयो आखिरीमा नबाउमा कहाँ जाने छैन बस्ने मुस्कान साईलाई ए यो जीवन धुरो धुरो गइरहेको छ राहत जा घटना घटेको छ सरकारको ध्यान जाओ मुटु चुड्यो पापी दैव पानी गराउँदा जति आफ्नो पराइ गराउँदा सक्ने जति आफ्नो पढाइन भने हे यो जीवन धुरु धुरु रोइआको छ मन ए यस्तो पीडा नहोस् कसैलाई